उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज लिएर आएका छौं गएको साता हामीले बाह्रौं श्रृङ्खला सुन्यौं कर्णाली ब्लुजको कर्णाली ब्लुजको बाह्रौं श्रृङ्खलामा बाटु विदा हुनेवाला छ र बाटुको दाजु भगु उसलाई लिनको लागि लेखकको घरमा आएको छ अब के हुन्छ त सुनौ पृष्ठ दुई सय त्रिपन्नबाट तेह्रौं श्रृङ्खला लडिया आउँदै थियो लडियाको अगाडिपट्टि भक्कु बसेको थियो पछाडि अरू पनि मान्छे थिए मैले कहिल्यै नदेखेका राँगालाई तर्साउन अगाडि पछाडि कुकुर दगुरिरहेका थिए बलिया राँगाले लुतोले थलिएका कुकुरलाई के टेर्दा हुन् लमक लमक लम्किए अगाडि लडिया हाँकिरहेको केटाले हातको रस्सीमा झट्का दियो तीको झट्का राँगाका नाकका पोरामा पर्यो राँगा मेडिकल अगाडि टक्क अडिए भग्गु लडियाबाट हतारिँदै झऱ्यो ऊ आज भने अलिकति चिटिक्क देखिएको थियो मेडिकलको बाहिरपट्टि उभिनुभएका बाला नमस्ते गर्यो लडियाबाट दुई अद्वैसे थारू पनि तल जारे तिनको गाला अलिकति धसिएको थियो दुवै पहिलोपल्ट कटासे आए जस्ता देखिन्थे आँखा जता गए पनि छक्क पर्थे र टोलाउँथे तिनले पनि अलिकति तल टाउको निहुराएर बाला नमस्ते गरे म दुई दुई खुड्किलाको हिसाबले तल झारेँ ती दुई अद्वैसे एउटा बाटोको बेहुलो बन्न पो आएको थियो भगुले नै चिनायो आफूभन्दा बुढो ज्वाइँ आफ्नो ऊ अर्को थारूसँगै लामो बेन्चमा बसेको थियो म त्यस छेउमा उभिएँ बेहुलाको नजिक उभिँदा सुर्तीको गन्ध ठस्स गनायो उसका भाष्यका कञ्चटमा लहरै कानमाथिका रौँ फुलेका थिए तल निलो रङको प्यान्ट थियो भने माथि जेब पुक्क भएको सेतो सर्ट जसमा दागै दाग थिए मैले चोर आँखा जेबका डिलडिलमा दगुराएँ ज्या सुर्ती पो रहेछ मैले रातो फित्ता फेरेको उसको चप्पल पनि देखेँ उसले दायाँ गोडा देब्रे तिग्रामा राख्यो उसको अनुहारमा गहिरो छटपटी थियो बेला बेला पल्याक पुलुक यताउता हेर्थ्यो बासँग आँखा जुद्यो भने दाँत देखाउँदै खिस्सा हाँस्थ्यो उसको नाम रहेछ जोगिराम थारू उमेर चालिसभन्दा बढी भगुले नै भनिदियो हाम्रो उमेर त केही पटा हुई चार वर्ष अघि कि स्वास्नी चौथो बच्चा जन्माएर मरेकी थिए जोगिरामको आफ्नै चार कट्ठा जमिन छ पहाडीपुरमा जसमा ऊ आलु रोप्छ साउकोमा उसको ठुलै रवाफ छ बगुलाई उसैले साउकोमा काम दिलाएको अरे कहिलेकाहीँ जोगिराम सर्पले टोकेको विष पनि निकालिदिन्छ ऊ नाम जस्तै जोगी छ लोभ लालच केही छैन अहिलेका उरन्ठेउला जवान थारू भरपर्दा छैनन् बडगरको साउसित झगडा गर्छन् तिनले बाटोको स्याहार गर्न सक्दैनन् जोगिराम ठिक छ साहब ठिकै त सोच्या होलास् नि बाले यति भन्नुभयो जोगिराम फेरि हाँस्यो सोच्दो कुरा मिल्यो बाले मलाई भन्नुभयो जा माथि गर भन् म दुई दुई खुड्किलाको दरले भरेङ उफ्रिँदै माथि पुगेँ बाटो तल हारेँ मैले फुलेको सासले भने बाटोले आँसु पुछी आमाले खुब राम्ररी कपाल कोरिदिनु भएको थियो रातो तर तलतिर गुच्छा भएको डोरी पनि बाँधिदिनु भएको थियो उसको निधारमा रातो टिकुली उदाएको थियो एका बिहानको घाम झैँ जा आमाले रुन्ची स्वरमा भन्नुभयो कहिलेकाहीँ आउँदै गर्नु बाटोको मधुरो हिक्का मेरो हृदयमा ठोकियो बाटोले जुरुक्क ब्याग उचाले एकछिन र भर्याङतिर लतारिए म पछि लागेँ बाटो बिस्तारै एक एक खुड्कीलाई टेक्दै तल झरी र जोगिरामको अगाडि उभिए जोगिरामले कर्के आँखाले हेरिरह्यो भग्गुले पनि पुलुक्क बाटोतिर हेऱ्यो यी हो बाटो भग्गुले भन्यो जोगिराम केही बोलेन बाटोले थाहा पाए यही हो पोइ मैले चोर आँखाले बाटोलाई हेरेँ बाटोको अनुहार बिस फैले चाहिँ निलो हुँदै गयो बाटोको आँखा संवेदनाहीन भइसकेका थिए सपनाले साथ छाडेका आँखा यस्तै त हुँदा हुन् बाटुले कटासी आएपछि देखेका सपना माथिल्लो तलामा छाडेर आइर त चुपचाप उभिरही नत्र भनिदियो यी मोर ठरुवा नाइयो आमा थालमा रातो टिका लिएर आउनुभयो गुन्द्री ओछ्याइदिनु भयो यता आइज गुन्द्रीमा बस्दै बाले बाटुलाई बोलाउनु भयो यस्तै हुने भयो तेरो विदाई आँसु पुछेर बाटो भाका अगाडि बसी बाले निधारभरि टिका लगाइदिँदै भन्नुभयो सधैँ सुखी भएस तेरो घरमा सधैँ खुसीको बास होस् दुःख पर्दा नरुनु आँसु देखेपछि मान्छेले हेर्छन् बाटो थर र कापी बाले स्टकोटको गोजीबाट दुईवटा खाम निकाल्नुभयो एउटामा तेरो कमाइ छ अर्कोमा दक्षिणा जोगाएर राख्नु बाटुले दुवै खाम लिए आमाले भने टिका लगाइदिँदा धेरै बोल्नै सक्नु भएन यति भन्नुभयो हामीलाई नबिर्सियोस् माइती सम्झेर आउँदै गर्नु बाटोले गुम्लाङ आमालाई अँगालो मारी आमाले साडीको सबकोले नाक्ने मट्नुभयो तैँले पनि लगाइदिए बाले मतिर हेर्नुभयो म टुसोको बाटोको अघिल्तिर बसेँ आँखा जुदाउनै सकिनँ टिका समाएर बाटोका निधारतिर बढिरहेका हात बेसमारी थरथर आए मैले निधार छोएँ धेरै टिका खसेँ त्यसपछि बाह्र आमाले जोगिरामलाई पनि टिका लगाइदिनु भयो जोगिरामले निवृत्दै नमस्ते गर्यो आमा मेडिकल छेउ कम्बरमा हात राख्दै ट्वाल्न पर्नुभयो मेडिकल एकछिन मौनता छायो रागाको थरथराहट र हरिया माखाको भुनभुनले शून्यतालाई मसिनो गरी चिरिरहे लिटो चली भगुले जुरुको उठ्दै भन्यो नैटो वेर हुई जोगिरामहरू उठे बाटुले बालिदिएको खाम ब्यागको बाहिरपट्टिको जेबमा घुसार्दै चेन ताने ला यो पनि लिएर जा बाले सानो कागजको टुक्रा बाटुलाई दिनुभयो यसमा ठेगाना छ अलिअलि लेख्न पढ्न जानेकै छेस चिठी लेख्नु बगुले छक्क पर्दै बाला हेऱ्यो लडिया चढ्ने बेला बाटुले बा आमाका गोडा छोई आमाले उसको कपाल सम्सिमाउनु भयो उठ्ने बेला बाटुले पुलुक्क मलाई हेरेकी थिए म त पिल पिल आँखा छले लडिया गिस्रियो गल्लीको कुनामा सुतेको लुते कुकुर आङ झड्कार्दै उठ्यो र रागाका पछि पछि उफ्रँदै बोक्न थाल्यो लडिया गल्लीको मोडमा पुग्यो पारस सुनारको बन्द ढोकाबाट लडिया छेलिने बेला बाटोले फर्केर हेरी लडिया छेलियो बा कुर्सीमा थ्याच्च बस्नुभयो आमा त ठिङ्ग मेरा गोडा लगलगी काँपे आफै उचालिएर मलाई दगुराए लडिया पहिलो गल्लीमा पुगिसकेको थियो म भित्तामा छेलिँदै छेलिँदै पछि लागिरहेँ बाटो बेला बेला दोपट्टाले आँसु पुस्थेँ उसले हताश हताश भित्ता भित्तामा छेलिँदै पछि पछि लागेको मलाई देखेँ कि देखिनँ मैले भने अमरी खोलाको थोत्रो पुलमा उभिएर टाढा टाढा हुँदै गएको लडिया हेरिरहेँ लडिया डुङडुङती उडिरहेको धुलोको जङ्गलमा पस्यो र देखिन छाड्यो त्यो धुलो टुक्रा टुक्रा सपनाले भरिएको हुँदो जुन अबेरसम्म छाँटिएन दिदी आइपुग्ने बेला त भयो किन आइपुगिनन् म बिहानैदेखि फुर्र फुर्र जुरेली चाहिँ कहिले तल झर्थेँ त कहिले माथि उक्लिन्थेँ कहिले राजमार्गमा दगुरिरहेका गाडी हेर्थेँ कस्ती भयो होलिन् दिदी आमा त भन्नुहुन्थ्यो सेठ नै भइछे पाखुरा मोटा छन् गाला पुक्क निस्केका छन् पार्वती आइन बाले पटक पटक सोधिरहनु भएको थियो दिदीको बा आमासित भेट्न भएको दुई वर्ष भइसकेको थियो दुई वर्ष अघि दिदी कालीकोट पुगेकी थिइन् म त्यसबेला काठमाडौँ थिएँ भेट हुन पाएन जे भए पनि छोरी हो आफ्नै खुसीले गई सुखी छे बा आमाले यस्तै सोच्दै माफी दिनुभएको थियो त्यसै बेला त दिदीले मलाई फोन गरेकी थिइन् व्यापार छैन एक दुई थान कपडा मात्रै बाँकी छन् बा आमा पसलमा टुक्रुक बस्नुहुन्छ यस्तो देख्नुपर्छ भन्ने थाहा पाएको भए म आउने नै थिइनँ मलाई त गाँस्नेलाई पनि गाह्रो भएको छ मैले सुनिरहेँ त स्वादले काठमाडौँ बस्ने हो कि घर फर्किने हो त्यसपछि फेरि दिदीसित कुरा भएको थिएन आज दिदी आउने भएकाले बिहानै आमाले रुमाल भिजाउँदै पुछिदिनु भएको थियो बाका ओठ आँखा तालु निधार चिउँडो घाँटी सबै बाले अगाडिका दुईटा दाँत लगाउने रहर पनि गर्नुभयो ब्रुसले धुँदै आमाले ख्याप्प मुखमा जोडिदिनु भयो दुध लिएर फर्काउँदा आमाले सुनाउनु भएको थियो उहाँ त अबेरसम्म को हलपुरको अग्लो स्मारकतिर हेरेर टोलाउनु भएछ ख्याप्प आँखी भाउमाथि हत्कालाई राखेर धमिलो आँखाले जहाँसम्म भ्याउँछ त्यहाँसम्म हेर्दै टाढा रिक्सा देख्यो भने सोच्नु हुँदो रहेछ पार्वती पो हो कि घामले टाउको चड्किन थालेपछि फर्किनु भएछ एकछिनपछि फेरि आमाले भन्नुभयो जा हेर त तल कतै अलमलमा परेकी पो छ कि म गेटतिर दगुरेँ इमर्जेन्सी वार्ड बाहिरपट्टिको गुजुप भिड छिचोल्दै गेटसम्म पुगेँ गेटमा अर्को पालो थियो र त केही सोधेन टाढा तलाउ झैँ टल्किरहेको सडकमा कालो छाया देखियो अलि ओरा आउँदा देखेँ रिक्सामाथि एउटी युवती थिइन् मध्याहको घाम चर्को थियो पैताला भतबत्ती जलिरहेका थिए टाढा हेर्दा घाम टल्किएर हात छेउ आउला चाहिँ नाक आयो मैले आँखा चिम्सा पारेँ एहे दिदी नै रहेछन् रिक्सा तानिरहेको मानिस पसिनाले लुचुप्प भिजेको थियो उसको शरीर पसिनाले टल्किरहेको थियो मैले हात ठडाएँ रिक्सा मलाई फन्का मारेर टक्क अडियो वर्षौँ अघि आकाश चाहिँ राम्री दिदी आँसु पुस्दै टाढा गएकी थिइन् वर्षौँपछि भ्यात्त बढेको ज्यान लिएर नजिक आइन् पसिना पुस्दै दिदीका गालामा काला काला धब्बा भरिएछन् नौ वर्षपछि गाला र ओठको बिचमा झुस्स रौँ निस्केको मलाई चिन्न दिदीलाई गाह्रै पर्यो फेरि दुब्लाएको पनि थिएँ म हाँसेँ दिदीले मलाई बल्ल चिनिन् र हाँसिन् म दिदीका गोडातिर झुकेँ दिदीले एउटा गोडो स्वात्त पछि तान्दै हाँसिन् म रातो अनुहार बनाउँदै अल्मलिएँ लायो समा दिदीले प्लास्टिकको कालो ब्याग दिइन् ब्याग गरुङ्गो थियो जसबाट स्याउ र सुन्तलाको बास आइरहेको थियो म अघिअघि लागेँ दिदी पछि पछि दिदीका सेन्डल प्याट प्याट पड्किरहेका थिए बाला कस्तो छ अलि सन्चो भएको छ साँच्चै हो मैले नसुने चाहिँ गरेँ दिदीलाई देख्ने बित्तिकै आमाले साडीको सबकोले मुख सोप्नुभयो आमा रुनु भएको मलाई थाहा छ म झ्यालछेउ अडेस लागेँ रुदा बाङ्गेको मुख लुकाए पनि आमाले सुकसुकाउन सक्नु आँसु लुकाउन सक्नु भएन ती छल्किए दिदी आमाका गोडामा घोप्टो परिन् आमाका ओठ काँपे दिदी पनि आँसु पुस्दै उठिन् र भनिन् आमा नरुनुहोस् न वार्डका कुना कुनामा थकान र निद्राले झोलिएका कुरुवा ट्वाल्ल परेर हेरिरहेका थिए मैले कसैसँग आँखा जुदाउन सकिनँ मन पहेलिएको पात झैँ झर्न थाल्यो ट्याप्प समात्न सकिनँ मैले त केवल पालै पालो कर्के नजरले आमा र दिदीलाई हेरिरहेँ दिदी बाको छेउमा पुगिन् अड्डिइन् दिदीको शरीरको कम्पन लुक्न सकेन दिदीले एकछिन टोलाउँदै बाला हेरिन् नाकमा पाइप नाडीमा पाइप पिसाबको पाइप बा दिदीले बोलाइन् बाले झ्वाट्ट आँखा उगार्नुभयो बाका ओठ पनि भाङ्गिए आँखा रसाए म भात त छल्किएका आफ्ना आँसु छल्न झ्यालतिर फर्किएँ छोरी त आइछस् बाको आवाज सुनेर मैले मुन्टो बटारेँ बाले दिदीको दाहिँ हात समात्नुभयो गाला थरथराइरहेका थिए दिदी केही बोल्न सकिनन् मलाई त भेट नभई मर्छु कि जस्तो लागेको थियो बाले मलाई त भन्दा दारा खिट्नु भएको थियो दिदी छेउको स्टुलमा थ्याच्च बसिन् दोपट्टाले अनुहार छोप्दै सुकाउन थालिन् मन दह्रो गर्नुहोस् न साडीको सबकोले बाका आँखा पोछिदिँदै आमाले भन्नुभयो सन्चो हुन्छ के अरे बाले गर्दन यताउता बटार्नुभयो छटपटिनुभयो बिस्तारै हाम्रो अनुहारबाट कालो बादल छाटिँदै गएर छ्याङ्ग भयो नाति कस्तो छ आमाले सोध्नुभयो डेढ वर्ष त भएछ दिदीले छोरा पाएको भान्जा हाँस्छन् बोल्न खोज्छन् पुक्क मोटा छन् टिभी खोलिदियो भने ट्वाल्ल परेर हेर्छन् दिदी सुनाउँछिन् हामी मक्क पऱ्यौँ नातिको मुखै नहेरी मर्छु कि के हो बा भक्का निनुभयो आमाले खुइया सुस्केर हाल्नुभयो दिदीले आकाशतिर हात उठाइरहेका भान्जाको फोटो देखाइन् आमाले आँखाको एकदम नजिक ल्याएर हेर्नुभयो अनि बाका आँखा अगाडि टाँगिदिनु भयो बाका आँखा तमिला भइसकेका थिए केही देखिएन बाले भन्नुभयो चस्माले त आफ्ना बेडमुनतिर घुसारेको झोला उछिन्दै छटपटिनुभयो मैले आमालाई सहयोग गर्न खोजेँ उता जा आमा कराउनु भयो आमाले हतारिँदै अमिलो पसिना गनाएका कपडा भुइँभरि छरिदिनु भयो शुद्धि भए पो आमा बरबराउनु भयो घरै बिर्सिएछ बाले फोटो आँखा नजिक ल्याउनु भयो टाढा लैजानु भयो रहेको हात अनुहार अगाडि गुमाउनु भयो मैले बाको दुःख हेर्न सकिनँ बरन्डातिर निस्केँ हे हे हे छोटको चिच्चो आयो तर्सेर छेउको बालक रुन थाल्यो पसिनाले रुजेको छोटको बेडमा गोडा उफारिरहेको थियो अघिसम्म छेउमा झोक्राइरहेका कुरुवाले उसलाई अठ्याएका थिए सलाइनका पाइप तनक तन्केका थिए स्ट्यान्ड हल्लिरहेको थियो हे हे हे नर्स हतारिँदै आई नछाड्नुहोस् च्याप्प समात्नुहोस् उसले भने उसले सलाइनको पाइप उखेलिदिए छोटकुले बेसमारी धारा खेट्यो माथि उत्तियो छोटका ए छोटका चुप लाग चुप्लाक लाग बैठ उसको बाउ कानमा चिच्यायो नर्स वार्ड बाहिर दगुरी यता ढोका छेउमा घोप्टो परिरहेको बुढो बिउजेर बेसमारी खोक्न थाल्यो मैले दिदीलाई हेरेँ तर्सेकी थिइन् खङरङ्ग परेकी थिइन् एक्कासी शान्त पहाडमा पहिरो गए जस्तो उनले काँता राखाले आमातिर हेरिन् आमा बाको अनुहारतिर निहुरिनु भएको थियो को चिच्चाको बा छटपटिनुभयो छेउको बिरामी हो किन चिच्चा छ त खोइ किन हो कुन्नी हुन पनि हामीलाई थाहा छैन छोटकुलाई के भएको छ डाक्टर हतारिँदै आयो र सिरिन्जमा औषधि भर्न थाल्यो छोटको त शान्त भयो तर दिदीको छटपट्टि शान्त भएन अबेरसम्म बोल्न सकिनन् आधा उग्रेको हरियो पर्दा बाहिर हेर्दै टोलाइरहेन् ढोका छेउ खोकिरहेको बुढो भने अबेरसम्म थामिएन खोकिरह्यो उसलाई थत्तपाउने छेउमा कोही आएन दिनभर बुढोको छेउमा कोही देखिँदैन थियो राति भने मैले बुढोको बेड छेउ ढल्केको एउटा टाउको देखेको थिएँ अहु अहु बुढोले बेसमारी खोकिरह्यो खोकीलाई छल्दै कुरा गर्न हामीलाई गाह्रो भयो त्यति चुपचाप बुढोतिर हेर्थिन् र बातिर फर्किन्थिन् अबेरपछि ठुलो आवाजमा एकपल्ट ख्वाक्क गरेपछि बुढो शान्त भयो कोप्टो परिरह्यो काठे छोरा घरमा एक्लै छ भन्दै दिदी फर्किने तयारीमा लागिन् म उनलाई बससम्म पुर्याउन पछि लागेँ बाटोभरि कुरा भएन कोवलपुरको स्मारक लिएर नेपालगञ्जबाट बस आइपुग्यो मान्छेले अटेस मटेस यही नै सुर्खेत जाने अन्तिम बस थियो दिदीलाई बस चढ्न गाह्रो भयो एकछिन उभिरहन् बस चढ्यो भने उनलाई उल्टी पनि त हुन्थ्यो कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता डुकडुकी एफएम रौतहटको नुन्थर एफएम रामेसापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकनपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही बागलुङको सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ काखे छोरा घरमा एक्लै छ भन्दै दिदी फर्किने तयारीमा लागिन् म उनलाई बससम्म पुर्याउनु पछि लागेँ बाटोभरि कुरा भएन कुवलपुरको स्मारकनेर नेपालगञ्जबाट बस आइपुग्यो मान्छेले अटेस मटेस यही नै सुर्खेत जाने अन्तिम बस थियो दिदीलाई बस चढ्न गाह्रो भयो एकछिन उभिरहन् बस चढ्यो भने उनलाई उल्टी पनि त हुन्थ्यो दिदी चाँडो गर्नुहोस् फुच्चे खलासी करायो दिदीले केही भन्न खोजिन् ओठ काँपी एकछिनपछि भनिन् बा बाँच्नु होला जस्तो लाग्दैन भनी त हालिन् म चुप रहेँ देखिनस् दाँत कति सेता छन् दिदीले बरबरी आँसु झार्दै भनिन् मर्ने बेला दाँत यस्तै हुन्छन् सेता हुन्छन् म बोल्नै सकिनँ बालाई सुर्खेत लिएर आ बसका झ्यालझ्यालबाट सबैले हेरिरहेका थिए दिदी रोएको देखेर ती पनि छक्क परे मैले ओठ टोकेर हिक्का थामेँ दोपट्टाले आँसु पुस्दै दिदी बस उक्लिन् मैले भतभती जलेका आँखाले हेर्दा उनी बसभित्र पसिसकेकी थिए खलासीको ढ्याकढ्याकपछि कालो धुवाको मुस्लो फाल्दै बस गोड्यो म छेउको ढुङ्गामा थ्याच्च बसेँ मेरा टाउकामा वात्तै आकाश खसेको थियो सडकमा कुदिरहेका रिक्साका टिङटिङ छल्दै म अस्पतालको गेट निर पुगेँ पाले फेरिसकेको थियो कता गएर आएको पालेले सोध्यो ऊ पाइन्टका गोजीमा हात उलेर उभिरहेको थियो सर्टको कलरको भित्रपट्टि टाटे पाटे रुमाल खापेको थियो मेरो जिब्रो सुकेको थियो घाँटी किक्लिक्क भयो आवाज आएन उसले फेरि सोधेन म लुरु लुरु गेटभित्र छिरेँ इमर्जेन्सी वार्ड अगाडि भिड थियो फेरि कोही घाइते भएर आएको होला त्यता हेर्न पनि मन लागेन दिदीको अनुहार आँखाभरि आइरह्यो म गरुङ्गा पाइला उचाल्दै सिँढी उक्लिन थालेँ फेरि के भयो ढोका छेउको बेडमा डाक्टर नर्मदा र केही मानिस उभिएका थिए बुढो काखमा सिरानी च्यापेर बसे चाहिँ घोप्टो परेको थियो म हतारिँदै आमा छेउ पुगेँ आमा स्टुलमा बसेर टोलाइरहनु भएको थियो आँखा त्यही बुढोतिर थिए आमाले सुनाउनु भयो नर्मदा आफ्नो पालो अनुसार वाड फन्का मार्न आएछ सबैलाई सोधपुछ गरिन्छ बुढोलाई सोधिनछ किनभने बुढो घोप्टो परेकै थियो फर्किने बेला एकछिन बुढोको छेउमा उभिन्छ उसको अनुहार निलो भएछ के भयो नानी आमाले सोध्नु भएछ ऊ धर्मनाउँदै आमा छ बालु नसुन्ने गरी आमाको कानमा भनिन्छ बजै त्यो त मरेछ आमालाई लागेको थियो बुढोले दिउँसो जोडले ख्याक गरेका बेला ज्यान छोडेको हुनुपर्छ बुढो सुटुक्क गयो कसैले थाहा पाएन हामीलाई डर थियो बाले थाहा पाउनुभयो भने भन्छन् नि अस्पतालमा छेउको कोही मऱ्यो भने अरू बिरामीको आत्मबल घट्छ अरे बा निधाउनु भएको थियो डर अलिकति कम भयो कागजमा केही टिपेर नर्मदार डाक्टर गए गुजुप्प उभिएका मानिस आफ्ना बेडतिर सरे बुढोको छेउमा जिङ्रिङ्ग परेको केटो बाँकी रह्यो बुढोको आफन्त हुनुपर्छ उसले उत्तानो परेको बुढाका ट्वाल्ला परेका आँखा बन्द गरिदियो तन्न उडाइदियो स्ट्रेचर ल्यायो सकि नसकी बुढोलाई स्ट्रेचरमा राख्यो एउटा थोत्रो ब्याग बेडमुनतिरबाट तान्दै बुढोका गोडा निर राख्यो केटोको अनुहारमा कुनै भाव थिएन ऊ लगनसित स्ट्रेचर मिलाइरहेको थियो केही त छुटेन यताउता हेऱ्यो लामो सोस्केर हाल्दै स्ट्रेचर तान्न थाल्यो सबै कुरुवा टल्ल परिरहेका थिए कृष्णजी पनि हेरिरहेका थिए हामीले देख्यौँ स्ट्रेचरसँगै एउटा जुत्ता लतारिरहेको थियो स्ट्रेचरको पछाडिको पाङ्रामा जुत्ताको तुना अल्झेको थियो ए भाइ आमाले भन्नुभयो कसको जुत्ता हो छुटेछ उसले तल झुकेर हेऱ्यो तुना तन्काउँदै जुत्ता तान्यो र स्ट्रेचरको छेउमा राख्यो घाँटीमै अल्झे जस्तो मसिनो हिक्का गर्यो अनि बल्ल उसको बक फुट्यो यो मेरा बाको जुत्ता छोत्रा जुत्ता त नै छाडे गल्लीहरूमा चुइकेर सुतिरहने कुकुर पनि देखिन छाडे ती खैरी फाँटा या अमरावती कतै गए होलान् कटासेमा घाम पनि एकदम निरस भएर उदाउँथ्यो गल्लीहरूमा भकभकै उम्लिने घिउको बासना हराउँदै गयो कक्षा छको वार्षिक परीक्षा नजिक आइसकेको थियो सबै किताबका पाठ अन्तिमतिर पुगिसकेका थिए पछाडिबाट च्यातिएका अङ्ग्रेजी गणित र नेपाली किताबको अन्तिम अध्याय नै थिएनन् त्यो देखेर आमा रनक्क हुन्थ्यो तेह्र वर्ष लागिसक्यो अझै किताब च्यात्छ थुक्क तर म सोच्थेँ पास त भइहालौँला दुई विषयमा गुल्टी पनि पास गराउने चलन त छँदै थियो म कहिलेकाहीँ चौरातिर पुग्दा देख्थेँ एउटा थोत्रो बस थरथराउँदै बस पार्क आइपुग्थ्यो रित्तो रित्तो बसमा ती मान्छे हुन्थे जो अन्त कतै बसाइँ सर्ने योजनामा थिए कटासेको आकाशबाट धुवाको मुस्लो पनि पातलो हुँदै छाटियो र सकियो म हरेक हप्ता जस्तो एउटा दोकान बन्द भएको देख्थेँ ढोकामा झुन्डेका कति तालामा त खिया लाग्न थालेका थिए कति महिना भयो बा नेपालगञ्ज नगएको हिसाब गर्न गाह्रो हुन थाल्यो हर्ष मेडिकल हल लेखेको साइनबोर्डको इनामेल उक्किएर बाँकी थियो केवल हस डिक ल बाले नयाँ साइनबोर्ड पनि त बनाउनु भएन मेडिकल बुढो मान्छेको मुख जस्तो थोतो देखिन्थ्यो ऱ्याकहरू खाली खाली कति औषधिका डेट गइसकेका थिए तिनलाई छुट्याउने जाँगर बा आमामा थिएन म सोच्थेँ कि हामी मात्रै कटासेमा बस्ने हो अनि मलाई ऐठन हुन्थ्यो जब म छटपटिएर उठ्थेँ बजारभित्रै छिरेका स्यालको चिच्याहटले मेरो गर्दन अठ्याउँथ्यो म सोच्थेँ अचेल सारा कटासेका सुनसान गलीहरूमा भूतले फन्का लगाउँछ अब ती हामीलाई खोज्दै आउनेछ स्कुल जाँदा पनि बाटामा फाटाफुट विद्यार्थी भेटिन्थे जसलाई म राम्रोसँग चिन्दिनँथेँ थिएँ चिन्न पनि मन लाग्दैन थियो साइकलका टायर पनि हिस्सा हाँसेका थिए बनाइदिने शर्मा अङ्कल पनि त कटासी छोडेर गइसकेका थिए त्यसैले म दगुर्दै दगुर्दै स्कुल जान्थेँ र दगुर्दै फर्किन्थेँ शर्मिला पनि चिसापानीमै बस्न थाली भन्थे अब परीक्षा दिन मात्र आउँछु पास भएपछि नेपालगञ्ज पढाउने रिबाले मदनीलाई थाहा थियो अब म एक्लो छु उसले धम्काएको थियो पख स्कुल छुटेपछि जानेछु त्यसैले म पुरा क्लास कहिल्यै बस्दिनँ तेस्रो या त चौथो क्लासमा पिसाफेर निस्केपछि फर्किन्नथे भाग्थे जमरा खोलाको किनारमा गर्दन तन्काउँदै बसेका बकुल्लालाई ढुङ्गा हान्थे बकुल्ला र चिसा पानीतिर उड्थे म तिनलाई पछ्याउँदै दगुर्थेँ एक दिन म छाती भतभती पोल्ने गरी कटासीतिर दगुरिरहेको थिएँ म तेस्रो घन्टीमै भागेको थिएँ आकाशमा कतै बादल थिएन केवल चिरचिराउँदो गर्मी थियो त्यस दिन मैले बल्ल अनुभव गरेँ दिउँसै कटासी उराट लाग्दो भएको थियो म सानघाट जस्तो बजारको ओल्लो पुछारमा दुईवटा पसल बाँकी थिए तिनमा तरकारी भने ताजै पाइन्थे पसल जगतपुरका मानिसका थिए र ती खुल्लै थिए नत्र बन्द भइसक्थे हरेक गल्लीमा एक दुई ढोका मात्र खुल्ला थिए बोलाएपछि मात्रै साउजी बाहिर निस्कन्थे टोका बाहिर र क्वार कराइरहेका दुलामी कुखुरा हुन्थे साह्रै उराट लाग्दो पो हुँदो रहेछ शून्यतामा कुखुराको र क्वार मैले बल्ल थाहा पाएँ त्यस दिन घर पुगेर एकछिन टोलाएँ घर बाहिर लस्करै आठवटा लडिया उभिएका थिए हाम्रो मेडिकल अगाडि पहिलोपल्ट यति धेरै लडिया म त छक्क मान्छे पनि नौजान तिनले घर अगाडि धुम लागेका सिमेन्टका बोरा उचाल्दै लडियामा पछारिरहेका थिए सिमेन्टको धुलो डुङडुङ्ती उडिरहेको थियो भस्स धुलो मेरो मुखमा पनि छिर्यो घाँटी सकसक आयो पाखुराले नाक चाप्दै म भर्याङ छेउ पुगेँ आमा भर्याङको बिचमा बसेर चुपचाप सबै हेरिरहनु भएको थियो मलाई देख्नुभयो तर सोध्नु भएन यति चाँडै किन आइस बा बेन्चमा बसेर चिटचिट पसिना निकाल्दै घोप्टो परेर क्यालकुलेटरमा हिसाब गरिरहनु भएको थियो छेउमा दमाहा जत्रो भुँडी भएको एउटा मान्छे उभिएको थियो उसको अनुहार भने हँसिलो नै थियो सिमेन्टका बोरा लडियामा लादेपछि मान्छेहरूले अर्को लडियामा इँटा हुत्याउन थाले भुइँकोले माथि उर्याउँथ्यो लडियामाथि उभिएको च्याप्प समाउँथ्यो र चाङ लगाउँथ्यो त्यसपछि अर्को लडियामा कडी लादे अर्को लडियामा सरिया अर्कोमा फ्ल्याग मैले अबेरपछि थाहा पाएँ बाले त सबै बेचिदिनु भएछ घाटा खाएर त्यसरी बेच्नै नहुने लडिया गएपछि आमाले निन्याउरो अनुहार लाउँदै भन्नुभयो कति दुःख गरेर जम्मा पारेका सामान थिए पछि बेच्दा त्यति पनि पैसा नआउने भएर हो बाले स्टकोटको कोखामा चस्मा राख्नुभयो त्यही दिन लडियाले मेरो ठुलो कोठा आमाको नछुइने छाना र बाको पक्की घर लतार्दै लगेका थिए रातभरि बा आमा लालटिनको उज्यालोमा गुनगुन गरिरहनु भयो म झस्केर निद्राबाट तिनपल्ट उठेँ र तिनैपल्ट बाहिरसम्म तन्केको लालटिनको उज्यालोमा देखेँ टुक्रुको बसेको बाको दुब्लो छाया म एकपल्ट सुर्खेत जान्छु एक दिन बाले भन्नुभयो यहाँ बसेर भएन मैले त पहिल्यै जानुहोस् भनेकै हो आमा धेरै पछि मजाले हाँस्नुभयो लेखबाट जाडो छल्न मधेस झरेको चरा चाहिँ बा फेरि सुर्खेत सुर्खेदिनुभयो त्यस दिन बासी त थिए दुई जोर प्यान्ट तिनवटा सर्ट एउटा ब्रस एउटा टुथपेस्ट गर्दनमा माला चाहिँ झुन्डेको पावरदार चस्मा एक जोर गोल्ड स्टार जुत्ता शिरमा ढाका टोपी आकाशी रङको इष्टकोट र एउटा सम्भावना एउटा आशा अनि फेरि पलाएको एउटा कलिलो सपना बा कति दिनलाई सुर्खेत दिन लाग्नु भएको मलाई थाहा थिएन मैले झुकेर बाका गोडा लगेँ बाले मेरो निधारमा हात राख्नुभयो राम्ररी पढ्नु यो पल्ट फेल नहुनु म बोलिनँ बाले ब्याग उछाल्नुभयो यसो पाइन्छ भने बजारतिरै घडेरी पनि हेर्नु होला आमाले सुसको आवाजमा भन्नुभयो बा केही नबोलिकन स्वाट्ट हिँड्नुभयो पछाडि फर्किनु भएन बा हिँडिसकेपछि कहिले पछाडि फर्केर हेर्नु हुँदैन थियो बा भन्नुहुन्थ्यो पछाडि फर्क्यो भने माया जाल लाग्छ हिँड्न सकिन्न त्यसपछि पहिलोपल्ट घरमा आमा र म एक्लै भयौँ फाटाफुट्टा बजारका मानिस टाउको दुख्दा ब्रुसेट र ज्वरो आउँदा सिटामोल किन्न आइपुग्थे मेडिकलको आधा ढोका प्राय बन्द नै हुन्थ्यो कोही ठुलै बिरामी आए के गर्ने हामीलाई डर थियो साँझ मनै मेडिकलमा ताल्छा मार्थे साँझ त मेडिकल एकदम अँध्यारो र सन्नाटा भरिएको देखिन्थ्यो कुना कुनाको गुजुप्प अँध्यारो देख्दा म सोच्थेँ त्यहीँ मरेका मानिसका हम्स लुकेर बसेका होलान् सधैँ ढोका बन्द गर्ने बेला मेरो मुटु ढक्क फुल्थ्यो खत्राक्क मुसो दगुरे त सातो जान्थ्यो म भन्न सक्दिनँ थिएँ आमा मलाई खुब डर लाग्छ म मेडिकल छिर्न पनि सक्दिनँ म सोच्थेँ यो घरमा छोरो मान्छे भनेकै म हुँ छोरो मान्छे डराउनु हुँदैन बेला बेला चुकचुकाउँथेँ पनि एकराजले फालेको चेन किन ल्याइन आँट त आउँथ्यो नि त्यसमा पनि कहिलेकाहीँ मध्यरात आमा कराउनुहुन्थ्यो ओहो म डरले गुजुल्टिन्थेँ अति भएपछि चिच्याउँथेँ आमा के भयो आमा बिउजन हुन्थ्यो कटकटी लोटाको पानी रित्याएपछि बरबराउनुहुन्थ्यो ज्या कस्तो ऐठन परेको आमालाई सधैँ ऐठन हुन थालेको थियो यसो बराली र चौराहा पुग्दा म देख्थेँ तिन चारवटा रक्सी दोकान मात्र बाँकी थिए कहिलेकाहीँ लम्कीतिरका ड्राइभर र ठेकेदार आइपुग्थे टेबल ठटाउँदै नाच्दै रातभरि हल्ला गर्थे एका बिहानै फर्किन्थे मलाई सारा बजार फन्का लगाउने आँटा आउँदैन थियो आँखाभरि फनफनी तिनै पसल आउँथे जसका पसलका ढोका बन्द थिए ढोका अगाडि घुर्यान जमिसकेको थियो कहिले म दिनभर शिवबिडी डिपोको छानामा बसेर आकाशको दक्षिण किनार हेर्दै टोलाउँथेँ बादल टाढा छन् ती कहिले कटासी आइपुग्लान् भनेर हिसाब लगाउँथे कहिले अमौरी खोलाको पुलमा बसेर उदास बकुल्ला झैँ टोलाउँथे यही खोलाको डिलमा बसेर पङ्खा बुनिरहने भागीराम अझै होला कि मरिसक्यो मेरो यस्तो ताल फाटाफुट पुल तर्ने मानिसले देख्थे बाबु कसका छोरा हो कसैले सोधि पनि हाल्थे डाक्टर हर्षबहादुरको यसरी खोलामा एक्लै नबस मसानले समात्ला कहिलेकाहीँ फतफताउँथे हिँडिरहेका विष्ट बुढासँग पनि जम्का भेट हुन्थ्यो प्रायः दोस्रो गल्लीको मोडमा बुढा मोटो पावरदार भित्रका ठुल्ठुला आँखाले क्वारक्वार्ती हेर्थे म अन्कनाउँथेँ एकछिनमा मलाई चिन्थे र सोध्थे डाक्टर देखिँदैनन् कता छन् सुर्खेत जानुभएको छ ए त्यसो भए डाक्टर पनि जाने भए उनी लट्ठीको चाँदीको बिड अड्याउँथे बुढ्यौली थरथरी काँपिरहेका गोडा लतार्दै चौराहातिर लम्किन्थे उनको लहरे खोकीको आवाज मेरा कानमा चक्कर लगाइरहन्थ्यो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम Shruti Samvek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता कर्णाली ब्लुजको अर्को अङ्क लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृङ्खलामा प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ आजका लागि उत्पादन सहयोगी उदय घिमिरेका साथ म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री